पश्चिमका बालिकाहरू बिसिजी खोप लगाउनबाट वञ्चित शिशु ल्याएर स्वास्थ्य संस्थामा आउने आमाहरू रित्तै फर्कन बाध्य चिसो बढ्दै जाँदा बझाङका बाधी समुदायलाई चिसोबाट बस्ने चिन्ता चिसोबाट बस्न छाउछाउ बिस्कुटका कार्टुनहरूको सहारा लिँदै उद्घाटन भएको एक वर्षसम्म पनि बैतडीको वृद्धाश्रम प्रयोगविहीन शैक्षिक गुणस्तरमा अभिवृद्धि गर्न बैतडीमा झण्डै दुई सय विद्यालयमा पढाइ मेला सञ्चालन र डोटीको बढी केदार खानेपानी योजना तीन वर्षदेखि अलपत्र तीन गाविसका नागरिकलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय डडेलधुराले एकीकृत घुम्ती सेवा सञ्चालन गर्ने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमाञ्चलका बालबालिकाहरू बीसीजी खोप लगाउनबाट वञ्चित भएका छन् औषधि आपूर्ति व्यवस्था महाशाखाले समयमा टेण्डर प्रक्रिया नगर्दा बीसीजी खोपका लागि आवश्यक पर्ने सिरिन्जको सुदूरपश्चिमभरि अभाव हुँदा बालबालिका क्षयरोग विरूद्धको खोप लगाउन वञ्चित भएका हुन् सुदूरपश्चिमका सबै जिल्लाका स्वास्थ्य संस्थामा अहिले बीसीजी खोपका लागि सिरिन्ज अभाव भएको क्षेत्रीय मेडिकल स्टोर धनगढ़ीले जनाएको छ दुई महिना यता बीसीजी खोपका लागि शिशु ल्याएर स्वास्थ्य संस्थामा आउने आमाहरू वृत्तै फर्कन बाध्य छन् शिशु जन्मेको एक वर्षभित्र लगाइने क्षयरोग विरूद्धको बीसीजी खोपका लागि आवश्यक पर्ने सिरिन्जको सुदूरपश्चिमभरि अभाव भएको हो दुई महिना यता भएको सिरिन्जको अभावले क्षयरोग विरूद्ध लगाइने बीसीजी खोप नवजात शिशुहरूलाई लगाउन नसकिएको सेथिअञ्चल अस्पताल धनगढ़ीले जनाएको छ यता उपक्षेत्रीय अस्पताल डडेलधुरामा पनि खोप अभाव नभए पनि सिरिन्ज अभाव रहेको छ जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका खोप अधिकृत भोजराज भट्टका अनुसार खोप भए पनि सिरिन्ज अभाव रहेको छ आफूले क्षेत्रीय मेडिकल स्टोरमै गएर समेत सिरिन्ज सिंचन नपाएको उनले जानकारी दिएका छन् स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप तथा औषधि उपकरण खरिद गर्ने आपूर्ति व्यवस्था महाशाखाले समयमै टेण्डर गर्न नसक्दा बालबालिकाको जीवनसँग जोडिएको महत्वपूर्ण खोप दुई महिनादेखि अभाव भएको हो क्षेत्रीय मेडिकल स्टोरले पटक पटक केन्द्रमा खोपको सिरिन्जका लागि माग गरे पनि आपूर्ति हुन नसकेको जनाएको छ क्षेत्रीय मेडिकल स्टोर धनगढ़ीका निमित्त प्रमुख लक्ष्मी श्रेष्ठका अनुसार सो सिरिन्ज उत्पादन गर्ने भारतमा एकमात्र कम्पनी रहेको र उसले उत्पादन नगरेका कारण हाल देशैभरि सिरिन्ज अभाव भएको छ औषधि आपूर्ति महाशाखाले दुई महिनादेखि अभाव भएको सुरेन्ज द्रुत प्रक्रियाबाट खरिद गरे पनि नेपाल आइपुग्न अझै एक महिना भन्दा बढ़ी समय लाग्ने खबर पठाएको उनले जानकारी दिएका छन् बालबालिकाको जीवनसँग जोडिएको बेसीजे खोप एक वर्षभित्र जति चाँडो लगाउन सक्यो त्यति नै राम्रो हुने चिकित्सकहरू बताउँछन् त्यसमा पनि जन्मेको एक महिनामै लगाउँदा अझ प्रभावकारी हुने स्वास्थ्य कर्मीहरूको भनाइरहेको छ बर्खाको समयमा त जसोतसो गरी दिन काटियो अब त चिसो बढ्दै गइरहेको छ ओड्ने ओछ्याउने केही पनि छैन ओछ्यानको लागि त चाउचाउ बिस्कुटका कार्टुनहरू छँदैछन् तर ओड्ने भने केही पनि छैन बझाङको कोट भैरव गाविस थलाराका रैसिङे बादीले दुःख सुनाउनु भयो झ्यालढोका केही पनि नभएको प्लास्टिकहरूले छोएको घरभित्र पस्दा आजैबाट शीतका थोपाहरू तप्प तप्प चुइन थालिसके उनले भने गर्मीको मौसममा त जसोतसो गरी दिनहरू काटी अहिले चिसो बढ्यो घरमा ओढ्ने ओछ्याउने केही पनि छैन ससाना बालबच्चाहरू छन् हामी त चिसो सहौला तर बालबच्चाहरू र मर्ने हुन् कि भन्ने चिन्ता छ सुपारीवादीले भन्नुभयो अघिल्ला वर्षहरूलाई स्मरण गर्दै उनले भनिन् विगतका वर्षमा आफ्नो शरीरमा लगाएका लुगाहरू बच्चालाई ओढाएर सुताए यो योपालि पनि त्यस्तै गर्नुपर्ला दिनभरि बजारमा जान्छौ एक छाक गुजारा चलाउन काम गर्छौ बेलुका घर फर्किने क्रममा बजारमा फालिएका चाउस बिस्कुटका कार्टुनहरू लिएर आउँछौ त्यही बिछ्याउँछौ ढोकामा समेत त्यही लगाउँछौ उनले भनिन् यो दुःख आफ्नो मात्र नभई सबै वादी समुदायका रहेको उनको भनाइ छ हाम्रा लागि भन्दा पनि सरकारले हाम्रा ससना बालबालिकाहरूका लागि केही सहयोग गरिदिए हुन्थ्यो उनले सहयोगको आशा गर्दै भनिन् जति काम गरे पनि दुई छाक खान ठिक हुन्छ ओड्ने बिछ्याउने कुरा किन्नु त परको सपना हो सुपारीवादीले भन्नुभयो दिन प्रतिदिन चिसो बढ्दै जान थालेको छ कहिलेकाहीँ त आगो बालेर नै रात काट्नुपर्छ पदमवादीले भन्नुभयो हाल बझाङमा जम्मा बाहन्न परिवारवादी समुदायका रहेका छन् चैनपुरमा रहेका चौध परिवारवादीको हालत पनि यस्तै रहेको राधावादीले बताउनुभयो चैनपुरमा रहेका चारवटा टहरामा चौध परिवार बसोबास गर्दै आएका छन् भने यता थलारामा रहेका अडतिस वादी परिवार एघारवटा टहरामा बसोबास गर्दै आएको वादी समुदायका अगुवा मदन वादीले बताएका छन् बैतडीमा एक वर्ष अगाडि उत्पादन उद्घाटन भएको वृद्धाश्रम आर्थिक अभावले अझै सञ्चालनमा आउन सकेको छैन घर परिवारबाट पीड़ित सहाराविहीन वृद्धाको रेखदेखका लागि भन्दै वृद्धाश्रमको घर निर्माण गरिएको थियो तर आर्थिक अभावले सञ्चालनमा आउन नसकिएको वृद्धाश्रम संरक्षण एवं महिला उत्थान बैतडीकी अध्यक्ष सरस्वती भट्टले जानकारी दिएकी छिन् जिल्ला विकास समिति बैतडी चन्द नगरपालिका र शान्ति मन्त्रालयको आर्थिक सहयोगमा वृद्धाश्रम स्थापना भएको थियो खानेपानी र बिजुली जोड्न नसक्दा सहाराविहीन वृद्धा वृद्धालाई बसाउ पाउन नसकिएको भट्टले बताइन् चार कोठा शौचालय र बाथरूम भएको सो भवनको जमिन खरिद सहित चौध लाखको लागत रहेको छ वृद्धालाई राख्न कर्मचारीको आवश्यकता पर्छ कर्मचारीको तलब र खानेपानी बिजुलीको लागि आर्थिक स्रोत छैन उनले भनिन् स्रोत जुट्याउँदैछौ केही महिनामा सञ्चालनमा आउँछ शैक्षिक गुणस्तरमा अभिवृद्धि ल्याउने उद्देश्यसहित बैतरीका विभिन्न एक सय सन्तानब्बेवटा विद्यालयमा पढ़ाई मेला कार्यक्रम सञ्चालनमा ल्याइएको छ विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग विश्व शिक्षाको प्राविधिक सहयोग सामाजिक चेतना तथा विकास संघ साडा बैतरीको आयोजना र जिल्ला शिक्षा कार्यालयको समन्वयमा मंगिर पहिलो सातादेखि सञ्चालन गरिएको पढ़ाई मेला जारी रहेको हो पढ़ाई मेलामा शैक्षिक सामग्री विद्यालयको शैक्षिक अवस्था विद्यालयमा शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि अपनाउनुपर्ने लगायतका उपायका विषयमा शिक्षक विद्यार्थी र अभिभावकहरूसँग छलफल गर्ने गरिएको विश्व शिक्षाका कार्यक्रमका कार्यक्रम अधिकृत पदम धामीले जानकारी दिएका छन् उनले भने मेलामा शैक्षिक सामग्रीको स्टल नै राखेर अभिभावकलाई समेत जानकारी दिने गरिएको छ मेलामा राजनीतिक दलले शिक्षा क्षेत्रमा पुर्याउन सक्ने सहयोगका बारेमा समेत स्थानीय स्तरका नेतासँग छलफल हुने गरेको छ एक विद्यालयमा एक दिनका हिसाबले पढ़ाई मेलाको आयोजना गरिएको र यो क्रम जारी रहेको साडा बैतरीका कार्यक्रम संयोजक मन्जु भट्टले बताएका छनृ मंगसिर महिनाभरि जारी रहने पढ़ाई मेला जिल्लाका अस्सीवटा विद्यालयमा सम्पन्न गर्ने लक्ष्य लिएको छ जिल्लाका लागि खाद्यान्न कार्यक्रम लागू भएका छत्तीस गाविस मध्ये पहिलो चरणमा मंगिर महिनाभरि चौध गाविसका विद्यालयमा पढ़ाई मेला शुरू गरिएको हो पढ़ाई मेलाका माध्यमबाट शिक्षक अभिभावक र विद्यार्थीको सम्बन्धलाई मजबूत बनाई सिकाइ उपलब्धि हासिल गर्ने लक्ष्य लिएको छ तपाई अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगाहर्स र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुरको शुक्लाफाटा वन्यजन्तु आरक्षमा सोमबारदेखि भागगणना शुरू भएको छ शुक्लाफाटा वन्यजन्तु आरक्ष कार्यालय राष्ट्रपति राष्ट्रिय प्रकृति संरक्षण कोष लगायतका निकायले संयुक्त रूपमा बाघ गणना शुरू गरेका हुन् शुक्लाफाटा आरक्षका प्रमुख संरक्षण अधिकृत वेद कुमार ढकालले विगत वर्ष झैं यस वर्ष पनि क्यामेरा ट्राफिङ प्रविधिबाट बाघ गणना शुरू गरिएको बताएका छन् गणना कार्यको एक कार्यक्रमका बीच राष्ट्रिय जन्तु तथा संरक्षण विभागका उपमहानिर्देशक डाक्टर महेश्वर ढकालले उद्घाटन गरेका छन् उनले गणकलाई इमानदारिताका साथ गणनामा खटिन निर्देशन समेत दिएका छन् सन् दुई हजार बाइसमा बाघको संख्या दोब्बर पार्ने सरकारी लक्ष्य सुनाउँदै उपमहानिर्देशक डाक्टर ढकालले शुक्लाफाँटा बाघ गणनामा अग्रस्थानमा रहेको भए पनि खुल्ला सीमा चुनौतीका रूपमा रहेको बताएका छन् पन्ध्र दिनसम्म चल्ने गणना कार्यक्रममा आरक्षकारीले आरक्ष सुरक्षार्थ खटिएको नेपाली सेनाको भवानी बक्स गण राष्ट्रिय प्रकृति संरक्षण कोष मध्यवर्ती उपभोक्ता समिति पदाधिकारी र स्थानीय विद्यार्थी गरी चालिसजना गणना टोलीमा संलग्न रहेका छन् गणनाका लागि छ्यासी जोडी स्वचालित क्यामेरा प्रयोग गरिनेछन् तीन सय पाँच वर्ग किलोमिटरमा फैलिएको यस आरक्षमा यस अघिको गणना अनुसार सत्रवटा बाघ रहेका छन् हामीले आरक्षलाई विभिन्न समूहमा विभाजन गरेर गणना गर्ने योजना बनाएका छौं शुक्लाफाटा आरक्षका प्रमुख संरक्षण अधिकृत ढकालले भनी प्राविधिज्ञलाई पनि गणनाबारे आवश्यक तालिम दिइएको छ गणनामा आवश्यकता अनुसार हात्तीको समेत प्रयोग गरिने आरक्ष कार्यालयले जनाएको छ बाघ र यसको आहारजन्य प्रजातिको वासस्थान विस्तार मानव वन्यजन्तु द्वन्द व्यवस्थापन तथा चोरी सरकार नियन्त्रणमा आरक्ष प्रशासन लागि परेको छ डोटीको लाना केदारेश्वर गाविसमा पर्ने बढी केदारमा करिब तीन वर्ष अगाडिदेखि शुरू भएको बढी केदार खानेपानी योजना हालसम्म अलपत्र परेको छ गत वर्ष नै पूरा हुने खानेपानी योजना हालसम्म पनि सम्पन्न नहुँदा यस क्षेत्रका जनतामा निराशा छाएको हो खानेपानी तथा सरसफाई मन्त्रालय मार्फत नेपाल सरकारको रातो किताबमा परेको करिब दुई करोड़को योजना मध्ये पन्ध्र लाख रकम निकासा भइसक्दा समेत योजनाले पूर्णता पाउन सकेको छैन तीन वर्ष अगाडि निकासा भएको पाँच लाख रकम काम नहुँदा फ्रिज गएको र त्यस पश्चात पन्ध्र लाख रकम निकासा भएको क्षेत्रीय अनुगमन तथा सुपर्यवेक्षण कार्यालय राजपुरका इन्जिनियर प्रकाश रावलले बताउनु भएको छ उक्त पन्ध्र लाख रकम मध्ये पैंचालिस हजार बराबरको पाइप जीआई पाइप खरिद गरिएको र पन्ध्र लाख पचास हजार बढी केदार खानेपानी योजनालाई भुक्तानी दिएको इन्जिनियर रावले जानकारी दिनुभएको छ यता बढी केदार खानेपानी समितिका अध्यक्ष खडक बोहराले आफूलाई इस्टिमेटको बारेमा कुनै जानकारी नरहेको बताएका छन् साथै उनले छ इन्चको पाइपलाइन विस्तार गरिँदा यो समस्या निम्तिएको बताएका छन् जम्मा निकासा भएको सत्तरी लाख रकमबाट लामा केदारेश्वरको रन्तोला धारी र मार्कोटमा समेत खानेपानी योजना सञ्चालन भइरहेको इन्जिनियर रावले जानकारी दिनुभएको छ हालसम्म बढी केदार परिसरमा वर्षातको पानी संकलन गर्ने इन्टेक धारा चर्पे सिद्ध गुफा संरक्षण गरी चौतिस लाख बराबरको रकम खर्च भएको इन्जिनियर रावले जानकारी दिनुभएको छ चौतिस लाख बराबरको रकम निकासा हुँदा समेत काम भने झारो टार्ने मात्र गरिएको त्यहाँका स्थानीयले आरोप लगाएका छन् जिल्ला प्रशासन कार्यालय डडेलधुराले जिल्लाका तीन गाविसका नागरिकलाई लक्षित गरी घुम्ती शिविर सञ्चालन गर्ने भएको छ जिल्लाको चिपुर देवलदिव्यपुर र भद्रपुर गाविसका जनतालाई स्थानीय स्तरमै नेपाली नागरिकता अपाङ्ग परिचय पत्र कृषि भेटनरी स्वास्थ्य शिविर लगायतका सेवाहरू प्रदान गर्न आउँदो दश र एघार गति